हो... सो मन लाग्छ प्रीतम भेट्न मन लाग्छ सोध्न मन लाग्छ प्रितम भेट्न मन लाग्छ नमिलेको प्रश्न एउटा सोध्न मन लाग्छ नमिलेको प्रश्न एउटा सोध्न मन सोध्न मन लाग्छ पितम भेट्न मन लाग्छ जिन्दगीको सुरु भन देखे हुन्छ जिन्दगीको सुरु भन कहाँदेखि हुन्छ संसार साँच्चै घुम्छ भने बेटा कहिले हुन्छ संसार साँच्चै घुम्छ भने बेटा कहिले हुन्छ सोध्न मन लाग्छ प्रितम भेट्न मन लाग्छ चौतारी जति हिँडे पानी कतै पाउँदिन म चौतारी उकाली र ओरालीमा आउनु पर्ने देउराली उकाली र ओरालीमा आउनु पर्ने धुराली मन लाग्छ प्रीतम भेट्न मन लाग्छ नमिलेको प्रश्न एउटा सोध्न मन लाग्छ नमिलेको प्रश्न एउटा सोध्न मन लाग्छ सोध्न मन लाग्छ प्रीतम भेट्न मन लाग्छ